मानव अधिकार तथा शान्ति समाज राष्ट्रव्यापी रूपमा नयाँ संविधान मानव अधिकार सम्बद्ध संविधान निर्माणका लागि देशव्यापी अभियानमा जुटेका छन् नागरिक समाज राजनैतिक समाजसँग सहकार्य गर्दै एक वर्षभित्र मानव अधिकार सम्बद्ध संविधान जारी गराउनका लागि देशव्यापी अभियान अन्तर्गत चितवनमा पनि भइरहेको छ पचास बुद्धाको रूपमा अवधारणा पत्रमा दोस्रो संविधान सभाका प्रत्यक्ष तर्फका उम्मेद्वारहरूलाई हस्ताक्षर समेत गराइएको मानव अधिकार तथा शान्ति समाजले जनाएको छ आवश्यकता अनुरूपको कार्य सम्पन्न गराउनका लागि दबावमूलक कार्यक्रम स्वरूप देशव्यापी रूपमा भइरहेको छ विगतमा भएका दस वर्ष कालबाट पीड़ितहरूले अहिले राहत र न्याय नपाएकोले तथा सत्य निरूपण तथा मेलमिलाप आयोगका गठन बेपत्ता आयोगका गठन शान्ति आयोगका गठन लगायत पीड़ितहरूलाई न्याय र राहत प्रदान गर्न आवश्यक छ विगतमा अध्यादेशद्वारा केही मानव अधिकारका गम्भीर उल्लंघनका दोषीहरूलाई पनि मुक्ति गर्ने गरी अध्यादेश आएको थियो त्यसैले सर्वोच्च अदालतले फैसला पनि जारी गरेको छ द्वन्दबाट पीड़ितहरूले न्याय र राहतका लागि आवाज उठाउनु यो अभियानको एउटा पाटो हो भने भावी संविधान मानव अधिकार सम्बन्ध संविधानको निर्माण अर्को पाटो हो भन्नुहुन्छ मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति होमकान्त चौलागाई अहिले दबावमूलक कार्यक्रम एकातिर गरिरहेका छौँ भने अर्कोतिर विगत जुन द्वन्दबाट पीडितहरूले अहिले पनि राहत र न्याय नपाइरहेको अवस्था छ खास गरी सत्य निरूपण तथा मेलमिलाप आयोगको गठन बेपत्ता आयोगको गठन शान्ति आयोगको गठन लगायत पीडितहरूलाई न्याय र राहत प्रदान गर्नको लागि विगतमा अध्यादेशद्वारा के मानव अधिकारका गम्भीर उल्लङ्घनका दोषीहरूलाई पनि मुक्ति गर्ने गरी जुन अध्यादेश आएको थियो त्यसका विरुद्धमा हामीले अभियान पनि सञ्चालन गरेका थियौँ भर्खरै मात्रै सर्वोच्च अदालतले फैसला पनि जारी गरेका छ द्वन्द्वबाट पीडितहरूले न्याय र राहको लागि आवाज उठाउनु पनि यो अभियानको अर्को एउटा पाठ रहेको छ त्यसले गर्दा दुईटा अभियान भावी संविधान मानव अधिकार सम्मत संविधान निर्माण र पीडितहरूलाई राहत र न्याय उपलब्ध गराउने यो अभियान हो हाम्रो नेपालमा दण्डहीनताका अन्त्यका निम्ति नयाँ संविधान बन्दैछ नयाँ संविधानमा मानव अधिकार सम्बन्ध संविधान बनाउनका निमिति सम्पूर्ण नागरिक समाज एमनेस्टी इन्टरनेशनल लागि परेका छन् देशमा भएको दोस्रो संविधान सभाको चुनावमा प्राप्त राजनैतिक दलका मत भन्दा पनि दोबर संख्यामा वैदेशिक रोजगारमा गइरहेका छन् त्यसैले देशमा त्यही अनुपातमा रेमिट्यान्स पनि भित्री रहेको छ त्यसैले अब बन्ने नयाँ संविधानमा ती आप्रवासी कामदारहरूको अधिकारका बारेमा सुनिश्चित गरिनु पर्दछ आप्रवासी कामदारका विषयमा महिला अधिकारका विषयमा र महिला स्वास्थ्य सम्बन्धीको विषयमा माई बडी माई राइट्स अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको एमएनएसटी इन्टरनेसनल नेपाल शाखाका उपसभापति श्री बहादुर अधिकारीको भनाइ छ एमनेस्टी इन्टरनेसनलले अहिले आप्रवासी कामदारको अधिकारको विषयमा महिला अधिकारको विषयमा र महिला स्वास्थ्य सम्बन्धी अधिकारको विषयमा अहिले हाम्रो माई बडी माई राइट्स अन्तर्गतको विभिन्न क्याम्पेनहरू हामी गरेका छौँ नेपालबाट जति विदेशमा रोजगारको निम्ति गएका छन् अहिले प्राप्त गरेको रानी दलको मत भन्दा पनि बढी संख्यामा चाहिँ के छ भने एउटा वैदेशिक रोजगारमा गइरहेको स्थिति छ त्यो सँगसँगै एउटा देश चाहिँ रेमिट्यान्समा चढेको चाहिँ स्थिति छ र एउटा कुरो के छ भने त्यो हेर्दाखेरि हामीलाई के लाग्छ भने अब बन्ने नयाँ संविधानमा ती आप्रवासी कामदारको अधिकारको विषयमा पनि सुनिश्चित गर्नुपर्छ देशको ठुलो एउटा आर्थिक भार ती एउटा आप्रवासी कामदारको रेमिटेन्सबाट छ यसको अधिकारको निम्ति पनि अब नागरिक समाजबाट र स्थानीय तहदेखि नै यसको आवाज उठिनुपर्छ त्यसको निम्ति के छ भने रानी दलेर घसचाउने काम गर्नुपर्छ भन्नुको निम्ति पनि हामीले एउटा आह्वान गरेको अवस्था छ देशमा दिनहुँ जसो भइरहेको मानव अधिकार उल्लङ्घनका घटना तथा दण्डहीनताका अन्त्यका लागि नयाँ संविधान बन्नै पर्छ देशका आप्रवासी कामदारहरूको बारेमा बारेमा महिला हिंसाका बारेमा महिला स्वास्थ्य शिक्षाका बारेमा नयाँ संविधान निर्माणका नाममा एक अर्का बीच लड़िरहेका राजनैतिक दलहरू यसको बारेमा कहिले सोच्ने दिनहुँ जसो विदेशबाट पाँच छ जनाको लास आउने गर्दछ दिनहुँ जसो पाँच छ वटा महिला हिंसाका घटना घटिरहेका हुन्छन् यी यस्ता कहाली लाग्दा घटनाका क्षतिपूर्ति तथा कड़ा नीति नियम बनाउने जिम्मा कसको हो त्यसैले यी यस्ता घटनाका बारेमा हुने क्षतिपूर्ति तथा यी यस्ता घटना न्यूनीकरण गर्नका लागि अब बन्ने नयाँ संविधान मानव अधिकार सम्मत संविधान बन्न जरुरी 努的气儿。